स्वागत छ मतिराज भण्डारीजी यहाँलाई धन्यवाद प्रेम सुनवारजी जस्तो अहिले तपाईँहरू बेलायतबाट गुल्मी जिल्ला युकी समाजको तर्फबाट जुन राहत वितरण गर्न आउनु भएको छ भूकम्प पीडितहरूलाई के कति राहत वितरण गर्नुभयो राहत वितरणको विषयमा भन्नुपर्दा करिब दस लाख बराबरको रकम हामीले चाहिँ ह्यान्ड ओभर गरिसकेका छौँ आज चाहिँ तिन लाख मैले मेरै हातबाट चाहिँ मैले ह्यान्ड ओभर गरेँ र पाँच लाख चाहिँ नेपाल एमएस बेला थ्रु चाहिँ प्रधानमन्त्री राहत कोषमा हामीले ह्यान्ड ओभर गऱ्यौँ त्यसपछि तत्कालै चाहिँ बाह्र पछि फणेन्द्र भट्टराईजी हाम्रो मिडिया सेक्रेटरी यहाँ हुनुहुन्थ्यो उहाँ थ्रु चाहिँ हामीले दुई लाख चाहिँ राहत वितरण गऱ्यौँ हजुर फणेन्द्र भट्टराईजी जो आउनु भएको थियो त्यति बेला म पनि गुल्मीको क्षेत्र नम्बर एकको खड्गकोट स्थित पुगेको थिएँ त्यति बेला उहाँले घोषणा गर्नुभएको थियो हामीसँगै पनि त्यो स्थलगत अध्ययन पनि पनि गरेका थियौँ र तपाईँहरूले यो सहयोग सङ्कलन चाहिँ त्यहाँ कसरी गर्नुभयो जस्तो अर्जुन गौतम त त्यहाँको अध्यक्ष हुनुहुन्छ दुई घन्टामै सहयोग सङ्कलन भएको थियो भन्ने कुरा गर्नुभएको थियो अघि यो विषम परिस्थितिलाई हाम्रो एकदमै चाहिँ हामी सम्पूर्ण त चाहिँ मन छोयो त्यसपछि हामीले चाहिँ तत्कालै मिटिङको पहिलो उसमै हामीले चाहिँ यो प्रस्ताव राख्यौँ अनि पैसा उठाउँदै जाँदा हाम्रो त नि त्यति रकम चाहिँ सङ्कलन हुन गयो जस्तो युके समाजले त यहाँको शिक्षा स्वास्थ्य होइन विभिन्न क्षेत्रमा विपदमा परेका नेपालीहरू उपचार नपाएका गुलमेलीहरूलाई पनि निकै उद्धार गर्दै आउनु भएको छ पछिल्लो चरण जस्तो फक्सिङमा एउटा एम्बुलेन्स तपाईँले दिनुभयो होइन फक्सिङमा करिब करिब तिन महिना अगाडि हामीले चाहिँ फक्सिङमा चाहिँ एउटा एम्बुलेन्स हस्तान्तरण गऱ्यौँ त्यसपछि हामीले अहिले भर्खरै तुराङ गाविसमा मोजामा बस्ने एकजना मलाई नाम थाहा भएन रजाली रजाली हुनुहुन्छ हुनुहुन्छ उहाँको दुवै किडनी कतारमा काम गर्दा गर्दै दुवै किडनी फेल भएर भर्खरको युवा एकदमै एक्टिभ युवा चाहिँ त्यस्तो भएको खबर पाउने बित्तिकै हामीले चाहिँ चन्दा सङ्कलन गऱ्यौँ राम्रो पैसा उठ्यो युकेमा मात्र नभएर बाहिरबाट पनि उठ्यो र त्यो पैसा फणेन्द्र भट्टराईज्यू मार्फत चाहिँ हामीले हस्पिटलमै दिएर उहाँको चाहिँ किडनीको चाहिँ हेमोडायलिसिस गर्ने कामहरू सबै भएर अहिले उहाँ स्वस्थ भएर मजामा आउनुभएको छ गुल्मी जिल्ला युगी समाजले त ज्ञानी परिवार जो नौ दस वर्षदेखि शौचालयमा बसेकी थिइन् बास नभएर घर बनाइदिनु भयो तपाईँहरू त एउटा धन्यवादका पात्र हुनुहुन्छ आगामी दिनमा गुल्मी जिल्लावासीले के अपेक्षा राख्ने तपाईँहरूबाट प्रेमजी यो चाहिँ यसमा यस मैले चाहिँ एउटा ठुलो चाहिँ देन तपाईँको मैले लिएको छु किनभने यो ओजेलका खबर थ्रु नै हामीले यो चाहिँ मेसेज युकेमा पायौँ र अनि त्यसपछि हामीले आफ्नै जिल्लामा त्यस्तो घटना एउटा मनसुनी घटना घटेको थाहा पाउँदा अनि हामीले चाहिँ इमेल मार्फत सम्पूर्ण गुल्मेली युकेवासीलाई चाहिँ इमेल मार्फत सम्प्रेषण गरेर हामीले चाहिँ त्यो रकम उठाएर केशव भण्डारी मार्फत चाहिँ हामीले त्यो पैसा यहाँ चाहिँ हस्तान्तरण गरेर अहिले चाहिँ त्यो गाउँको कमिटी कर्किन दिएर अहिले ती ज्ञानी परिवार चाहिँ घरमा बसेकी छन् उनको चाहिँ व्यवस्था राम्रो भएको छ भूकम्प पीडितलाई जुन सहयोग गर्नुभयो सहयोगको नेतृत्व गरिरहनु भएका समाजका अध्यक्ष अर्जुन गौतम उपाध्यक्ष केशव भण्डारी त्यसै गरी तपाईँ आफै भइहाल्नुभयो त्यस्तै गरेर शिव भण्डारीजी समाजका मिडिया सेक्रेटरी एवं आप्चौरका बासिन्दा फणिन्द्र भट्टराई त्यसै गरी गौँडाकोटका बासिन्दा गोकर्ण बस्नेत लगायतका सबै मैले जसको नाम लिन छुटे पनि ती सबै महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु हस्त है त अहिले बिदा थ्याङ्क यू प्रेमजी म बहुत बहुत आभारी भएँ एकदमै खुसी लाग्यो तपाईँसित यो चाहिँ इन्टरभ्यू दिन पाउँदा र यस रेडियो मार्फत चाहिँ सम्पूर्ण सुनेर बस्नुभएका महानुभावहरूलाई हार्दिक हार्दिक नमस्कार टक्राउँदै मेरा दुई शब्द यहीँ अन्त्य गर्दछु हस्त धन्यवाद